संग्रह आए पश्चात भने उहाँसँग कुराकानी हुन पाएको छैन दुवैजना मुक्तकारहरूलाई म कार्यक्रमको आगामी कुनै अंकमा तपाईँहरू समक्ष भेट गराउनेछु उहाँहरूलाई कार्यक्रममा लिएर आउनेछु हामी सँगै रहनुहोला सुन्दै रहनुहोला मुक्तक माला मंजू मञ्जुश्री गिरिजीको सपनाको सिरानी नारी श्रष्टा समाज विराटनगरले प्रकाशनमा ल्याएको हो भने छचल्किएको आँसु मुक्तक संग्रह विनोद विवशीको डियर कल्याण साहित्य प्रतिष्ठान ईटहरी सुनसरीले पाठक समक्ष ल्याएको हो विनोद को घर इटहरी मञ्जुश्री गिरिजीको घर विराटनगर मढिला नगरी मुक्तकार मञ्जुश्री गिरिजीको मुक्तक संग्रह सपनाको सिरानी भित्रबाट मुक्त खरफहरू तपाईँहरू समक्ष राख्न चाहन्छु फूल जस्तै राम्री थिए ओइलाएर छर्नु अघि फूल जस्तै राम्री थिए ओइलाएर छर्नु अघि भन्नुहुन्छ आमा चेल मैले श्रृङ्गार गर्नु अघि मलाई देशकै माया छ मेरो मेरोभन्दा आज भोलि एक सिम्टी माटोलाई देऊ निधारामा मर्नु अघि निकै मनसुने मुक्तक मार्मिक मुक्तक मुक्तकार मन्जु श्री गिरिजीको सपनाको सिरानी मुक्तक भित्रबाट मैले मुक्तक राखे श्रोता अबको कार्यक्रमको आधा भाग हामी सुन्नेछौ मुक्तकार मन्जु श्री गिरिजीलाई उपचार नपाएर कोही मर्नु नपरोस् उपचार नपाएर कोही मर्नु नपरोस् डाह र रिस कसैको घर्नु नपरोस् सधैँ चलिरहन् औजार सिंह हातहरू ती अन्यता कुरा भर्नु नपरोस् कहिले बन्दुक बनाउन सिकायौ कहिले पड्काउन कहिले बन्दुक बनाउन सिकायो कहिले पड्काउन कहिले टायर बाल्न सिकायो कहिले भड्काउन देश गरिबीको उच्चतर बोकेर नाङ्गिएको बेला कहिले सिक्नु निभेको चुलोमा भात छड्काउन साँच्चै मिठो साँच्चै लोभलाग्दो मुक्तक तपाईँहरू समक्ष राखे अर्को मुक्तक म लिइहाल्छु देश छोडेर जाँदै तिमीले घर बिर्सियौ देश छोडेर जाँदै तिमीले घर बिर्सियौ बिर्सियौ थापथलो बर बिर्सियौ एकादशी मेला देउसी फैलो तौतरी सबै बाँच्ने मर्ने तिमीले घर बिर्सियौ सपनाको सिरानी मुक्तकार मन्जु श्री गिरिजी किसानका बाँझा खेतहरूमा नहर पुगेको होस् किसानका बाँझा खेतहरूमा नहर पुगेको होस् गरीब बस्तीमा विकासको लहर पुगेको होस् जोसुकैको सरकार चलोस् सिंह दरबारबाट शान्त नेपाल देख्ने नेपालीको रहर पुगेको होस् हरेक विषयवस्तुलाई मुक्तकमा लोभलाग्दो शैलीमा ढाल्ने मुक्तकार मन्जु श्री गिरिजी अर्को मुक्तक सुन्नुहोस् है उहाँको म तिम्रो सहरमा छु नदेखोस् कसैले म तिम्रो सहरमा छु नदेखोस् कसैले अखबारहरूमा नलेखोस् कसैले लजाएर आए म तिमीलाई भेट्न अवरोधको बारले नछेकोस् कसैले अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ यो समयमा हामीसँग गीत रहेको छ नाति काजीजीले गाउनु भएको सङ्गीत भएको माधव घिम्रेजीले लेख्नु भएको मुक्तक राख्छु सपनाको भित्रबाट सँगसँगै गीत कवितासीले राख्नु नै हुनेछ कृपया ढोका बन्द गर झ्याल बन्द गर कृपया ढोका बन्द गर स्याल बन्द गर भित्तोको पनि कान हुन्छ आवाज मन्द गर पूर्वाग्रहको महाभारत नबनाऊ देश जुटौं रहे नेपाल रहौँला नेपाली शक्ति बुलन्द गर नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे तिमीलाई हाम्रो को टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धान धरतीका छोराको के कहाँबाट संसार हेर्छौ सम्झलै नारे सम्झलै रहे नरहे दसैँ र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ जितको जालीले बैसको तालमा नचौला कहाँ मादलै नरहे मादलै नरहे मादलै नरहे Thank you. कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो देखि हो बिउझौला कहाँ पूर्वको पहिलो पूजालाई नरहे पूजालाई नरहे उज्यालै नरहे नेपाली हामी रहौँ कहाँ नेपालै नरहे यो लिटमस केवल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केवल हो जी जीवन भरि बचाउँदै बिजुली यो लिटमस केवल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल हो जी बिजुलीको तारमा number one quality advance German टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर वान लिटमस केबल हो जी रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज उत्कृष्टतामा विश्वास गुणस्तरीय लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ यही अनुरोध तपाईँलाई गर्दै लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक मालामा पुनः स्वागत गर्छु मदन भण्डारी छु तपाईँहरू समक्ष प्रविधि संयोजनमा कविता श्रेष्ठजी हुनुहुन्छ आजको कार्यक्रमको आधा भाग हामी मुक्तकार मन्जु श्री गिरिजीको सपनाको सिरानी सुनिरहेका छौ आधा भाग सुन्नेछौ मुक्तकार विनोद विवशीलाई किएको आँसु मुक्तक संग्रहभित्रबाट उहाँको मुक्तक म मुक्तकार मन्जु श्री गिरिजीको सपना सपनाको सिरानी भित्रबाटै मुक्तक लिन चाहन्छु मुस्कान छैन ओठमा न हातमा छुरा छन् मुस्कान छैन ओठमा न हातमा छुरा छन् भताभुङ्ग छ व्यवहार बाँकी कति खुरा छन् बाकसमा सजिएर तिमी ठाँटले आयो अब तिमीले छोडेको सिउनी खाखमा खुरा छन् अनि चसक्क बनाउने मुक्तक मुक्तकार मन्जु श्रीजीको अर्को मुक्तक म लिइहाल्छु श्रीखण्ड चन्दन खोटेरै लेदो हुन्छ श्रीखण्ड चन्दन खोटेरै लेदो हुन्छ शक्तिशालीहरूकै यहाँ खेदो हुन्छ बाँदरको घर कहाँ हुन्छ र हजुर बिना तेलको निकममा सलेदो हुन्छ कोरोनाको सम्पूर्ण मापदण्ड पालन गर्दै अनलाइनबाट मुक्तकार श्री गिरिजीको सपनाको सिरानी विमोचन भएको थियो केही समय अघि मात्रै सोही संग्रहभित्रबाट मुक्त राखिरहेको छु म तपाईँहरू समक्ष जुन किरीको जुन बलेपछि सम्झिनु मलाई जुन जुन बलेपछि सम्झिनु मलाई जिन्दगीको धुन ढलेपछि सम्झिनु मलाई प्यारा रोपेर गएको छु अमृतको बिरुवा मनको बगैँचामा फलेपछि सम्झिनु मलाई यो निकै नै मिठो अनुरोध सकिन्छ जीवन पानी भएन भने अर्को मुक्तक म लिँदैछु सकिन्छ जीवन पानी भएन भने के काम आँखाको नानी भएन भने हो जिन्दगी साँच्चै खल्लो हुनेछ तिमीलाई पर्खिने बानी भएन भने सुनको औठी हिराको फुली चाहिँदैन सुनको औठी हिराको फुली चाहिँदैन नबिर्से पुग्छ बरु बारुली चाहिँदैन हिमाल चाहिँ सौन्दर्य अनुपम छ माया तिमी भए हुन्छ धनको चुली चाहिँदैन आहा यस्तै मिठा मिठा मुक्त करपहरू सपनाको सिरानी मुक्तक संग्रहभित्र मञ्जुश्री गिरिजीले हटाउनु भएको छ लामो खडेरी पछि आकाशले शीतल पानी दिए जस्तो लामो खडेरी पछि आकाशले शीतल पानी दिए जस्तो थाकेको बेला मायाको कोमल सिरानी दिए जस्तो तिम्रो सम्सना तिम्रो तस्विर यसरी खोपिएको छ बनाला यौवनालाई एकपटक हेर्ने ऐनाको बानी दिए जस्तो के बोलौँ मुक्तकले नै बोल्नेछ सबै कुरा अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौ यो समयमा हामीसँग गीत रहेको छ आलोक श्रीजीले संगीत भर्नुभएको कालीप्रसाद रिसालजीले लेख्नु भएको उदित नारायण झाजी र दिपा झाजीले गाउनु भएको मुक्तक म लिन्छु श्रीजीको गीत सँगसँगै हामी सुन्ने नै छौं हारेको पनि राम्रो मायामा आँसु छारेको राम्रो हारेको पनि राम्रो मायामा आँसु छारेको राम्रो जिन्दगीको सुखद खोलो तारेको राम्रो मायामा त्याग समर्थन समर्पण हुन्छ प्यारा सम्बन्धको तराजुमा इमान्दारी खारेको राम्रो कसले देला तिमलाई माया मैले दिए जति देला तिमलाई माया मैले दिए जति झिक तुलो जोखौ आज कसको माया कति पनि र कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जहिले पनि र कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दैन म हाम्रा बनावटी झिका तुलो जोखो आजा कसको माया कति छैन भने छैन माया के को खस खसा लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमाला तपाई सुनिरहनु भएको छ कार्यक्रमको आधा भाग हामीले मुक्तकार मञ्जुश्री गिरिजीको सपनाको सिरानी मुक्तक संग्रह भित्रबाट मुक्तक सुन्यौं अब भने कार्यक्रमको आधा भाग हामी सुन्नेछौ मुक्तकार विनोद विवशीको छचल्किएको आँसु मुक्तक संग्रह भित्रबाट मुक्तक यो संग्रह पनि केही समय अघि मात्रै पाठकहरू समक्ष आएको हो मैले कार्यक्रमको प्रारम्भमा नै भनिसकेको छु म मौका चुराएर एक दिन मुक्तकार मन्जु श्री गिरिजी र मुक्तकार विनोद विवशीसँगको कुराकानी तपाईँहरू समक्ष कार्यक्रममा पक्कै जोड्नेछु भतपत फुल्दै बगेको छचल्किएको आँसु छ मसँग भतपत फुल्दै बगेको छचल्किएको आँसु छ मसँग अमृत सित नघुलेको छचल्किएको आँसु छ मसँग खुसीले छोली भरिएको देख्यौ खोतलेर हेर्ने आँट छैन भोक प्यास पैसकेको छचल्किएको आँसु छ मसँग छचल्किएको आँसु मुक्त संग्रहको पहिलो मुक्तक तपाईँहरू समक्ष राखे अर्को मुक्तक म लिन्छु परदेश गएको छोरो नजरको आसपास आउँछ परदेश गएको छोरो नजरको आसपास आउँछ कत्याउनै नसकिने एउटा खबर बेखान्दै खास आउँछ घर खेत बन्दकी राखेर सन्तान मुगलान पठाउँछन् उपहारमा रातो बाकसमा प्रिय छोरोको लास आउँछ सियो चाहिँ चस्सा घोष्ने मुक्तक पानी मूलमा हुन्छ बालुवा बगरमा हुन्छ अर्को मुक्तक लिँदैछु म पानी मूलमा हुन्छ बालुवा बगरमा हुन्छ शीतले दिने शक्ति त पिपलु र बरमा हुन्छ जवानले निष्पिक्री छाती थापेकै हो दुई मत छैन शहीद भन्ने कि अपराधी त्यो नचरमा हुन्छ आजको कार्यक्रममा मिठा मिठा मुक्तको स्वाद म बाँडिरहेको छु मलाई त्यस्तै लाग्छ तपाईँलाई पनि त्यो आनन्द म पाइरहेको छु भन्ने लाग्छ होला मैले त्यस्तै अनुमान गरेको छु स्टुडियोमा बसेर अर्को मुक्तक म लिइहाल्छु रातभरि रुँदा रुँदा भिजेको सिरानी छ मसँग रातभरि रुँदा रुँदा भिजेको सिरानी छ मसँग तिम्रो पर्खाइमा जुन डुबेको बिहानी छ मसँग म मरे भने पनि मेरो मुटु नजलाइदिनु मि यो मुटुमा प्रियको नासो निशानी छ मसँग मुक्तकारको अनुरोध मुक्तकमा यस्तो खिएको आँसु मुक्तक भित्रबाट म मुक्तक लिइरहेको छु एकै वचन यहाँ नसोधी नाता तोडेर जानेलाई एकै वचन यहाँ नसोधी नाता तोडेर जानेलाई मलाई दुःख पर्दा बाटो मोडेर जानेलाई भनिदिनुहोस् कसैले ऊ अझै जिउँदैछ भनेर मृत्यु सह्यमा मलाई एक्लै छोडेर जानेलाई दुर्गन्ध नबनाऊ अल्पमतको भोट लाग्न सक्छ दुर्गन्ध नबनाऊ अल्पमतको भोट लाग्न सक्छ मेरो समीप तिमी आउँदा खोट लाग्न सक्छ जिन्दगीलाई नदी जस्तै सलला बग्न दिनुपर्छ चट्टान हुन चलाउ तिमीलाई चोट लाग्न सक्छ वाह अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ टङ्क बुढाथोकीजी अशोक दर्जीजी एआर बुढाथोकीजी र विक्रम थापाजीले गाउनु भएको यस गीतमा शब्द शंकर आचार्यजीको रहेको छ भने संकेत टङ्क बुढाथोकीजीको नै छ मुक्तक सुनौ मुक्तकार विनोद विवशीको गीत सँगसँगै हामी छौं आमा बा भगवान हुन् दिलभित्र हुनुपर्छ आमा बा भगवान हुन् दिलभित्र हुनुपर्छ आँखामा तस्विर मन चाहिँ पवित्र हुनुपर्छ सेवा नै गर्ने हो भने दिल खोलेर गर्नुहोस् देश र समाजमा असल चरित्र हुनुपर्छ धर्म गरे पनि दिनका दिन सकिँदैन बा आमाको तिर नारिन साथी धर्म नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल हो बिजुलीको तारमा एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर वान लिटमस केबल हो रेडियो भिजन रेडियो तपाईँकै आवाज रेडियो भिजन एकानब्बे दशमलव छ कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ यो समयमा मुक्तक मालालाई लिटमस केबलले प्रायोजन गरेको छ आजको कार्यक्रममा श्रोता म छचल्किएको आँसु मुक्तक संग्रह विनोद विवशीको सोही संग्रहबाट अहिले भने मुक्तक लिइरहेको छु कार्यक्रमको प्रारम्भमा मैले मुक्तकार मंजु श्री गिरिजीको सपनाको सिरानी मुक्तक संग्रहभित्रबाट मुक्तक राखेको थिएँ हुरी चल्दा बतास आउँदा छानु हराउँछ हुरी चल्दा बतास आउँदा छानु हराउँछ तपाईँ मानु भर्दै जानुस् दानु हराउँछ दायाँ बायाँ आफ्नै हुन् भनेर ढुक्क नपर्नु हेर्नुहोस् मौरीको घारदेखि पनि रानु हराउँछ निकै गजबको मुक्तक लेख्नुहुने मुक्तकार विनोद विवशीको मुक्तक संग्रह छचल्किएको आँसु नेपाली मुक्तकको क्षेत्रमा केही समय अघि मात्रै आएको हो हामी गदगद छौं उहाँको यो संग्रहभित्रबाट तपाईँहरू समक्ष यसरी मुक्त खराबहरू सुनाउन पाउँदा मन्द मुस्कान लट्ठ पार्ने बोली हेरेर के गर्नु मन्द मुस्कान लट्ट पार्ने बोली हेरेर के गर्नु रूपरङ सट्टै राम्रो मनमा तस्विर केरेर के गर्नु ढल्दै जान्छ दिन शून्य छाउँछ अन्धकारमा रातैभरि सपनीमा अङ्गालोमा बेहेरेर के गर्नु के गर्ने के गर्ने अर्को मुक्तकमा लिन्छु केही सिधा बाटो त केही मोड हुन्छ जिन्दगीमा केही सिधा बाटो त केही मोड हुन्छ जिन्दगीमा अस्त्र बिना नै दिलको तोडफोड हुन्छ जिन्दगीमा दुनियाँको पर्ने मनको इच्छा पल भरमै तुवाई मिलन थोरै हुन्छ धेरै बिछोड हुन्छ जिन्दगीमा मन होइन पत्थर हो उसलाई पगाल्छौ कसरी मन होइन पत्थर हो उसलाई पगाल्छौ कसरी हाल्यो धातु जस्तै भने सङ्गाल्छौ कसरी लाग्दैन रतिभर सहज होला जिन्दगी काट्नलाई फुल होइन काँडा भन्छन् तिमी अङ्गाल्छौ कसरी मुक्तकार विनोद विवशीलाई सुनिरहेका छौ उहाँकै मुक्तक संग्रह छचल्किएको आँसु भित्रबाट श्रोता मुक्तक माला तपाईँ रेडियो भिजनमा सुनिरहनु भएको छ मुक्तक मालालाई प्रायोजन गरेको छ लिटमस केबलले लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको रास हो एडभान्स जर्मन टेक्नोलोजी जितमा हाँस्नेले हारमा रुनु हुँदैन जितमा हाँस्नेले हारमा रुनु हुँदैन छुट्यो यात्रा भन्दै आँसुले परेली धुनु हुँदैन हार जित्ने जिन्दगी हो यो क्रम त चलिरहन्छ मनभित्र पाप बोकी ईश्वरको तस्विर छुनु हुँदैन सोध्न मन छ धरतीसँग अनि गगनसँग सोध्न मन छ धरतीसँग अनि गगनसँग अदृश्य लुकी छिपी गर्दै उड्ने पवनसँग के के पाठ पढ्नुपर्छ मित्रताको नाटकमा यही प्रश्न गर्न मन छ प्यारो दुश्मनसँग अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मुक्तक म लिन्छु मुक्तकार विनोद विवशीको छचल्किएको आँसु मुक्तक संग्रहभित्रबाट गीत यो समयमा हामी तपाईँहरू समक्ष राख्नेछौ सन्सी बनिजी र नारायण धितालजीले गाउनु भएको नेप्रे सुप्रेतीजीले लेख्नु भएको शिखर सन्तोषीले संगीत भर्नु भएको पहिले मुक्तक सुनौ गीत सँगसँगै हामी राख्ने नै छौं जति हेरियो थाक्दैन नयन उति नै हेरौँ चाहिँ लाग्छ जति हेरियो थाक्दैन नयन उति नै हेरौँ चाहिँ लाग्छ हृदयभित्र तिम्रै नाम सुटुक्कै खेरौँ चाहिँ लाग्छ कति सम्झाइ बुझाइ गर्दा नि नबुझ्ने यो मन उडेर तिमीलाई गई अङ्गालोमा फेरौँ चाहिँ लाग्छ आगोले नजलाए उदाहरण भनोस् माया हाम्रो सबैलाई नपरो छुट्न हामी आगोले नजलाए उदाहरण भनोस् माया सुन तारा तोडेर धरती सजाउँछु थोपा थोपा जोडेर सागर बनाउँछु उदाहरण बनोस् माया हाम्रो सबैलाई नपरोस् छुट्न हामी आगोले न जलाई बेचनीकन पेदसम्म छ मेगार श्रोता तपाईँ अहिले सुनिरहनु भएको छ आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ तपाईँलाई कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक हरफहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक हरफहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिनुभयो कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा साथ दिनुहुने भाइ प्रति बस्नेतलाई सुटुक्का संसदै म मदन भण्डारी जाँदा जाँदै दिनेश ढकालजीले लेख्नु भएको गाउनु भएको संगीत पार्नु भएको यस समयमा निकै चर्चामा रहेको मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा फरुन् नमस्कार शिवरात्रि कालो केसमा रेली मै बाँधेको रिबन तिमलाई हेर्दै रेली मै बिताउला जीवन कालो केसमा रे दसैँको रातो साडी चार पाङ्रे गाडी असनैको रातो साडी चार पाङ्रे गाडी किनिदिउँला सुनको चुरा बरुरी नै कहिलेको तेल माया बम्बई जाने रेला कहिले हाँसो कहिले आँसु पिरातीको खेल आहै पिरातीको खेल कालो कौवा रेलीमा पिपालु हाँगैमा झै पारुला माई यही